सेवा सेवाकैको अन्तमा बिदाईको यो क्षणमा आशिषको कोसेली बोकेर खुसीको आँसु तप्किन्छ यो त रहेछ ख्रिसको क्रुसको माया कहिले कहिले नछुटिने नाता यो त रहेछ ख्रिसको क्रुसको माया कहिले कहिले नछुटिने नाता सेवा अंत मिदाई को यो क्षण परमेश्वर को बचन लाई मन मगुनेरा बढ्दै जाऊ है पालन करेरा हे दाजू भाई हो हे दीदी बहिनी सेवा अंत अन्तमा को यो क्षणमा पारिवारिक विधिलाई जारी राख है प्रभु यसुको आगमनसम्म अब त त्यो दिन नजिकै छ सेवाकाइको अन्तमा बिदाईको यो क्षणमा र विश्वासमा अघि बढौँ है प्रभु ख्रिस्टको साक्षी बनेर यी वचनहरूले सान्त्वना दिउन् है सेवाकैको अन्तमा बिदाईको यो क्षणमा आशीष को आशिषको कसैले खुशी को आँसु तप्किन्छ यो त रहेछ ख्रिसको क्रुसको माया कहिले कहिले नछुटिने नाता यो त रहेछ ख्रिस्टको क्रुसको माया कहिले कहिले नछुटिने नाता सेवा कैको अन्तमा बिदाईको यो क्षणमा